नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट पनि मलाई साथ मिलिरहेको छ विष्णु र म चाहिँ तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहज सँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log in गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ हामीले बजाउने गीत मार्फत आफ्ना आफन्तजन घर पुरा लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रलाई सम्झना सन्देशहरू राख्न सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हेलो हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डाराबाट तारा प्रजा ताराजी के कसरी बितिरहेछ आजको दिन तपाईँको बसी बसौ भन्नु पऱ्यो है हुन्छ ताराजी कार्यक्रममा सहभागी हुनुहुन्छ क कसलाई सम्झना सन्देशहरू राख्न चाहनुहुन्छ धन्यवाद हजुर हजुर हुन्छ ताराजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौ नमस्कार यति बेला भण्डाराबाट तारा प्रजा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश र राखेर गई विदा भइसक्नु भएको छ आजको बसाइमा भने नेपाली नेपाली सुगम सङ्गीतलाई हामी कार्यक्रममा स्थान दिन्छौँ हामी मिठा मिठा नेपाली सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर थोरै भए पनि तपाईँलाई मनोरञ्जन दिलाउने कोसिस गर्छौँ हामी टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकदेखि सरिता लामा सरिताजीले खाजा खानुभयो कि नै हाम्रो भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ अनि के कसरी बितिरहेको छ आजको दिन तपाईँको बसी बस भन्नु पर्यो है हुन्छ सरिताजी कार्यक्रममा सहभागी हुनुहुन्छ के कसलाई सम्झना सन्देशहरू राख्न चाहनुहुन्छ तपाईँलाई मेरो घर परिवारलाई मान्छे हुने प्रेम दादालाई परमु हुने भिन्दास दादा त्यो फुलमाया दिदी दिमा लामालाई सतला भने तिमी नतिनी सम्पूर्णलाई हुन्छ सरिताजी कार्यक्रममा आउनु खुसी लाग्यो फेरि फेरि पनि कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट सरिता लामा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ कार्यक्रममा फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो नमस्कार मेघनाथजी के छ तपाईँको नयाँ नौलो खबर अनि खाजा खानु भयो कि नै हाम्रो पनि भएको छैन कार्यक्रम सकिने लगत्तै हुनेछ हुन्छ मेघनाथजी कार्यक्रममा सहभागी हुनुहुन्छ कसलाई सम्झना सन्देश बनाउन चाहनुहुन्छ धन्यवाद हजुर हुन्छ मेघनाथजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला रणपाबाट मेघनाथ नेउपाने आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश बाँडेर गइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ कार्यक्रममा आज नेपाली नेपाली सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ फिल्मका गीतहरूलाई आज कार्यक्रममा स्थान दिन्छौँ मिठा मिठा फिल्मका गीतहरूलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउँछौँ हामी अब एउटा मिठो नेपाली फिल्मको गीत सुन्छौँ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ तिमी अर्पण एक से चार थोपलो पांच मेगा हार्ट नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक पाली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगा खोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुखिरहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङ्गटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास सिसीको डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare part तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनः सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेसन सेन्टर भवन निर्माण व्यवसायी संघ पूर्वी चितवनको अनुरोध घर धनीले घर कम्पाउन्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र बीच निर्माण शुरू गराउनु पर्नेछ भवन निर्माण व्यवसायी संघको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 व्यवसायमा भने नेपालले सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ र तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने नेपाली सुगम सङ्गीत मार्फत आफ्ना आफन्तजन घर पुर्याएर लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रलाई सम्झना सन्देशहरू राख्न सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाटको बोल्दै हुनुहुन्छ तपाईँको आवाज मैले सानो सुनिरहेको छु कहाँबाटको बोल्नुभयो सुनिता बेसी बाटो सुनिताजी के कसरी बिताइरहनु भएको छ आजको दिन तपाईँले बसी बसी हो अनि खाजा खानु भयो कि नै बेला हुँदैछ हुन्छ आज कार्यक्रममा हुनुहुन्छ को कसलाई सम्झना सन्देशहरू राख्न चाहनुहुन्छ धन्यवाद सरस्वती mm-hmm. हुन्छ सुन्दरजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला गैँडाखोलाबाट सुनिता केसी आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ तैपनि यस्तै गरी कार्यक्रममा आउन चाहनुहुन्छ आफ्ना आफन्तजन इष्टमित्रलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट सनक तमाङ सनकजी आज के कसरी बिताइरहनु भएको छ आजको दिन तपाईँले शीतल महसुस गरिरहनु भएको छ त्यसो भए अनि खाज खानुभयो कि नै हाम्रो भएको छैन कार्यक्रम सकिने लगती हुनेछ हुन्छ सनकजी कार्यक्रममा आउनु भएको छ कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ धन्यवाद हजुर अनि मेरो घर पुरा अनि साथीहरू हुनुहुन्छ बिरुवादार डिम्डोङ सुखलाल डिम्डोङ अनि भान्जाहरू हुन्छ अशोक प्रजर प्रवीण अनि जोसम तामाङ अनि छोरी पार्वतीको लागि अनि फुलमाया तामाङ सनक भन्ने चिन्नु दादा हुन्छ सनकजी कार्यक्रममा आउनुभयो आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो उपस्थित जनाउँदै गर्नुहोला माया नमार्नुहोला अहिले पनि छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट सनक तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ फेरि पनि कोही मित्र हुनुहुन्छ आफ्ना सम्झना सन्देश राख्नको लागि हेलो हजुर नमस्कार सन्चै छु अनि सबिनाजी के छ तपाईँको नयाँ नौलो खबर अनि के कसरी बिताइरहनु भएको छ दिनहरू Hmm, अनि खास खानुभयो कि नै हाम्रो पनि भएको छैन कार्यक्रम सकिने लगती हुनेछ सबिनाजी हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ क कसलाई सम्झना सन्देशहरू राख्न चाहनुहुन्छ धन्यवाद हजुर तपाईँ पनि हराएको छैन म यति बेस्ट अनि भन्न चाहन्छु मेरो साथी रबिना नबिना बिना सञ्जय सुरेश सागर विज्ञान प्रतिभा सेलना रिना मुना अनि दिनका सविताको लागि अनि हुन्छ सबिनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुटिन्छौँ नमस्कार नमस्ते यति बेला तनहुबाट सबिना आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने नेपाली सुगम सङ्गीत मार्फत आफ्ना आफन्तजन घरप्रिय लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रलाई सम्झना सन्देशहरू अगाडि बढाउन सक्नुहुनेछ हामीले दुईवटा टेलिफोन नम्बर तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँले सुनिराख्नु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log in गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि अर्पण समर्पणको व्यवस्थालाई सुनिराख्नु भएको छ कार्यक्रममा फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ तनहुबाट नबिना नबिनाजी के कसरी बिताइरहनु भएको छ आजको दिन तपाईँले अनि तनहुतिरको मौसम कस्तो छ आज कस्तो हुँदै पानी परे पानी पर्नु परे होइन घाम पनि लाखेन स्ट्रेस शीतल छ भन्नु शीतल महसुस गरिरहनु भएको छ त्यसो भए अनि खास खानुभयो कि नाइन हाम्रो पनि भएको छैन कार्यक्रम सकिने लगती हुनेछ नवीनाजी हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ के कसलाई सम्झना सन्देशहरू राख्न चाहनुहुन्छ हजुरहरू दुवैजनाको लागि धन्यवाद अनि अर्पण लागि हजुर अनि मेरो चाहिँ आउँछ सबिनलाई साथीलाई कि कहाँ हरायो सबिस थियो भन्न चाहन्छु अनि मेरो दिदी आज बाहिर हुनुहुन्छ उहाँलाई शुभयात्रा भन्न चाहन्छु कोपिला पनि बाहिर हुनुहुन्छ उहाँलाई पनि शुभयात्रा भन्न चाहन्छु अनि मेरो पचामा रहेको साथी विज्ञानको लागि अनि यता मेरो गाउँको साथीहरू भन्नुपर्दा सन्तोष सागर रबिन सलिना प्रतिमा सबिना बिना लागि अनि अशोक लागि हुन्छ नवीनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार नमस्ते यति बेला तनहुबाट नवीना आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा सम्झना सन्देश राख्नको लागि हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अधिकारी ढाँडीबाट निश्चल अधिकारी निश्चलजी के गर्नुहुन्छ तपाईँ पढ्दै हुनुहुन्छ कतिमा पढ्नुहुन्छ नि सिक्समा पढ्नुहुन्छ नि कस्तो छ हाम्रो निश्चलजीको पढाइ राम्रै छ बोर्डिङमा पढ्नुहुन्छ कि स्कुलमा पढ्नुहुन्छ बोर्डिङमा पढ्नुहुन्छ राम्रो तरिले पढ्नुहोला कार्यक्रममा आज सहभागी हुनुहुन्छ के कसलाई आफ्ना सम्झना सन्देशहरू राख्न चाहनुहुन्छ सर्वप्रथम हजुरलाई धन्यवाद मेरो मम्मी बाबालाई हजुर हुन्छ मिश्रजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो उपस्थित जनाउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला टाढीबाट निश्चल अधिकारी आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ तपाईँलाई पनि आउन मन लागेको छ आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राख्न मन लागेको छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर आउन सक्नुहुन्छ भन्दा भन्दै आजको कार्यक्रमबाट चाहिँ विदा माग्नुपर्छ भनेर प्राविधिक मित्र विश्लेषण गरिराख्नु भएको छ भोलि फेरि अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हज र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log in गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक मित्र विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै फोन गर्ने साथीहरू हुनुहुन्थ्यो भण्डाराबाट तारा प्रजा कुराकबाट सरिता लामा रनपाबाट मेकनाथ नेउपाने गणेखोलाबाट तनहुबाट सुनिता केसी कुराकबाट सनकला सनक तामाङ तनहुबाट सबिना तनहुबाट नबिना र अन्तिममा फोन गर्ने साथी टाढीबाट निश्चल अधिकारीले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै र आजको कार्यक्रमबाट म दिवस मगर पनि विदा हुन चाहन्छु एउटा मिठो साङ्गीतिक आवाज पृष्ठभूमिमा अगाडि बढाउँदै तिम्रो आँखामा सुहेरी हाँस्ने दिन न आओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन न आओस् तिम्रो आँखामा सुहेरी हाँस्ने दिन न आओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन न आओस् भुलेर अरूसँग खुल्नु परे बरु प्राणै जाओस् मेरो प्राणै जाओस् बरु प्राणै जाओस् मेरो प्राणै जाओस् सागरको मोती होइन जुनको ज्योति होइन मनभित्रको मिठोमा देऊ आकाश हरे सहन्छु दुखै परे सहन्छु तर तिमी हुनु पर्छ हाँस्ने दिन आओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन नआओ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट